तथा नववर्ष दुई हजार एकहत्तरको हार्दिक मङ्गलमय शुभकामना कार्यक्रम उजेलका खबर सुनेर बस्नुभएका आदरणीय श्रोताहरूलाई शुभकामना टक्राउँदै कार्यक्रम सञ्चालन गर्दैछु म प्रेम सुनार तपाईँ यति बेला सामुदायिक radio sky radio Gulmi radio Ruru radio republic Butwal नयाँ एफएम सन्धि खर्क सामुदायिक रेडियो ढोरपाटन अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार नेपाली संचार रेडियो अस्ट्रेलिया सहित विभिन्न मुलुकबाट सञ्चालित एक दर्जन भन्दा बढी अनलाइनबाट समेत ओजेलका खबर सुन्दै हुनुहुन्छ दुई हजार सत्तरीको यात्रा पार गरी हामी दुई हजार एकात्तरमा पाइला टेकेका छौँ यस अवसरमा देश विदेशबाट ओजेलका खबरलाई अपार मायादी राष्ट्रिय संसार माध्यम जतिकै प्रभावकारी बनाइदिन तपाईँ श्रोताले गरेको प्रोत्साहन प्रति ओजेलका खबर युनिट कृतज्ञता ज्ञापन गर्दछन् श्रोता नयाँ वर्ष मनाउनका लागि आफ्नै रङ्गरसमा हुनुहुन्छ होला तै पनि अबको पौनी एक घन्टा साथ दिनु होला भन्ने आग्रह गर्दै अन्य कुरा नबोली आजको यस एक सय छैसठी श्रृङ्खलाको वस्तु प्रस्तुत गर्न चाहन्छौ आजको विषय वस्तु छ फेरि गुल्मीमा दुई बालिका बलात्कार एकै महिनामा चार बलात्कार घटना अनि कम्मर दुख्ने बिमार लागेकी महिलाको गुप्त अङ्गमा झारफुक गर्ने ढामीको भण्डाफोर र एकजना दृष्टिबिनको कथा व्याथा सुनाउने छौ सर्वप्रथम यो व्यापारिक विश्राम यस ओझेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगस एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफाइटर धर्म विश्वकर्मा यस उजेलका खबरका साथमा तमघास सु सेन्टर तमघास भीमचोक गुल्मी व्यवस्थापक चन्द्रबहादुर नेपाली मोबाइल अन्ठानब्बे चार तिहत्तर पचहत्तर आठ सय उनासाठी तमघास सु सेन्टर तमघास भीमचोक गुल्मी राष्ट्रिय वाणिज्य ब्याङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रिन अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा hotel evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सतासी high speed computer Tamghas Gulmi उद्योग वाणिज्य संघको भवनमा फोन अन्ठानब्बे पाँच सत्तरी एकसठी आठ सय चौवन्न व्यवस्थापक कृष्ण खनाल सर्वप्रथम गुल्मीमा फेरि दुई बालिका बलात्कार सम्बन्धी यो रिपोर्ट सुनाऊ त्यस्ता मान्छेलाई कारवाही हुनुपर्छ के भन्ने लाग्छ तपाईँलाई उनी थिइन् चैत्र सत्ताइस गतेका दिन गुल्मीको बले टक्सारमा बलात्कृत भएकी पन्ध्र वर्षीय बालिका शिला नाम परिवर्तन स्कुल जान आउन पनि असुरक्षित हुन थालेका छन् गुल्मीका चेलीहरू भन्ने पछिल्लो उदाहरण कि पात्र उनी त्यस दिन स्कुलबाट घर फर्किँदै थिइन् जसलाई बले टक्सारको कुलान मन्दिर नजिकै खोल्सामा समातेर बले टक्सार पाँचको बिस वर्षीय बलबहादुर गन्धर्वले घाँटी थिचेर अनि गुहार माग्दा मुख थुनेर बलात् तपाईँले घर माग्नु भएन घर दिने मान्छे भएनन् कति बजेको समय थियो गाई हेर्ने हिँड्ने मान्छेहरू कोही थिएनन् त्यो जङ्गलमा जङ्गल थियो कि के थियो बहिनी बेहोस भएर लड्नुभयो कि के भयो कसरी घर पछिबाट त्यो मान्छे कसरी भाग्यो के के भयो त्यसपछि त्यसले मेरो घाँटी च्यापेपछि त्यसपछि म बेहोस भएँ त्यसपछि केही पनि घाँटी मुख पनि थुन्यो कि के गर्यो सबै बताउनुहोस् त पहिले मुखेको थियो अनि पछि हात अन्त घाँटी च्याप्यो तत्काल घर माग्न सक्नु भएन तपाईँले अनि तपाईँको अहिले स्वास्थ्य अवस्था कस्तो छ बहिनी ठिकै छ उनकी आमा भन्नुहुन्छ स्कुलबाट आउन किन ढिला गरी छोरीले भन्दै खोज्दै जाँदा त्यस्तो अवस्थामा फेला पारेका थियौँ छोरी अलि यति बुन्केला अहिले भन्दै मासु जान्छु भन्दा अब फोन गर्छु डक्टर बाबुलाई फोन गर्छु भन्दाखेरि मासु लिएर आउनु अवस्था ठिकै छ अहिले चाहिँ स्वास्थ्य अवस्था ठिक छ त्यसो भए अहिले त ठिकै छ म आउँछु हजुर त्यति बेला उताबाट आएको थियो र भएन तपाईँले घर माग्नु भएन घर दिने मान्छे भएनन् कति बजेको समय थियो गाई हेर्ने हिँड्ने मान्छेहरू कोही थिएनन् त्यो जङ्गलमा बेहोस भएर लड्नुभयो कि के भयो पछिबाट त्यो मान्छे कसरी भाग्यो के के भयो त्यसले मेरो म के मुख पनि थुन्यो कि के गर्यो सबै बताउनुहोस् त पहिले थियो अनि पछि तत्काल घर माग्न सक्नु भएन तपाईँले अनि तपाईँको अहिले स्वास्थ्य अवस्था कस्तो छ बहिनी अहिले त्यस्तो बिरामी त हुनु भएको छैन तपाईँ निजलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्नुहुन्छ उहाँ <laughs> त्यसको तिन दिनपछि फेरि गुल्मीकै चौरमा अर्की बालिका बलात्कृत भइन् त्यहाँ पनि स्कुलबाट भलिबल खेलेर फर्किँदै गर्दा साँझ करिब सात बजेको समयमा दिब्रुङ एकको उन्नाइस वर्षीय सूर्य विकले ओसाना नाम परिवर्तनलाई बलात्कार गर्यो दुवै स्थानका बलात्कार घटना विवरणका सम्बन्धमा हामीले जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालसँग सोधेका थियौँ धन्यवाद प्रेमजी हो यस हप्ता पनि एउटा चाहिँ यो यही चौबिस गते र अर्को यही छब्बिस गते गएको दुईवटा डेटमा दुईटी बच्चीहरू बलात्कार भएको घटना हामी कहाँ आयो तत्पश्चात हाम्रो प्रहरी पुगेर दुईटै बलात्कारमा संलग्न पीडकहरूलाई पक्राउ गरेर ल्याएर हामीले म्याद थप गरेर अनुसन्धान गरिरहेको अवस्था छ एउटी बालिका चाहिँ स्कुलबाट घर फर्कदै गरेको अवस्थामा र अर्की चाहिँ भलिबलको खेल भएको र खेल भएको स्थानबाट बेलुकी पख घरतिर फर्किरहेको अवस्थामा दुईटी बालिका बालत्कृत भएको केस आएको छ र दुइटै केसमा हामीले म्याथ गरेर अनुसन्धान गरिरहेछौँ अब एउटा चाहिँ टक्सार पाँच हो घर वर्ष उन्नाइसको बलबहादुर गन्धर्व भन्ने व्यक्ति हो यो अलिक बदमासै टाइपको मान्छे हो भन्ने कुरा अहिले आइरहेछ अर्को चाहिँ विश्व खर्क दिब्रुङ दुई दह बस्ने वर्ष बिसको सूर्यबहादुर विक भन्ने केटा रहेछ यिनले स्थानीय एकजना रोसना भन्ने बच्ची लाई नाम परिवर्तन रोसना भन्ने बच्चीलाई बलात्कार गरेको भन्ने कुरा आयो हामीले दुइटैको मेडिकल चेक जाँच गरेर त्यसपछि सम्मानित अदालतबाट म्याद थप लिएर अनुसन्धान गरिरहेछौँ भनेपछि दुवै बलात्कार गरेको स्वीकार गरेका हुन् स्योर दुइटै केसमा हामीले तत्काल ल्याएर सोधपुछ पनि गर्यौँ र दुइटैले स्वीकारेको अवस्था छ स्वीकारेका छन् गुल्मीमा श्रृङ्खलाबद्ध बालिका बलात्कार घटनाले यहाँका बासिन्दा दर्शित बनेका छन् हिंसक बन्दै छन् कतै युवा त कतै सेतै फुलेका बुढाहरू समेत हेक्का राखौँ त एकै महिनामा यस गुल्मीमा चारजना बालिकाहरू बलात्कृत भए चैत्र चार गते खड्गकोटमा विजय दमाईले दस वर्षीय बालिकालाई मरणसन्ने अवस्थामा पुर्याउने गरी बलात्कार गर्यो त्यसको दुई दिन नबित्दै चैत्र छ गते जोहाङ एकको चोरकाटेमा आपचोर आठका पैसठी वर्षीय वृद्धले नौ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा स्थानीयवासीबाट समातिनु पर्यो निर्घात कुटियो र निजलाई प्रहरीमा बुझाइयो यसरी एक महिनामै चार चार जना बालिका बलात्कृत हुन्छन् भने यो गम्भीर चिन्ताको विषय बनेको छ यस्तो विकराल अवस्थालाई रोक्न अब सरकारवाला सबैले जनचेतनामूलक कार्यक्रम चलाउन आवश्यक देखिन्छ होइन र फेरि जिल्ला प्रहरी प्रमुख प्रहरी नायक उपरीक्षक राजकुमार लम्साल निश्चय नै म आफू पनि एकदम आश्चर्यचकित छु यो गुल्मीमा बलात्कारको घटना यस समय बढिरहेको छ यसका धेरै कारणहरू हुन्छन् पारिवारिक कारणहरू हुन्छन् अशिक्षाको कारणहरू हुन्छन् वैदेशिक रोजगारीका कारण हुन्छन् गरिबीका कारण हुन्छन् धेरै कारणहरू छन् तसर्थ मलाई लाग्छ यसको बारेमा अनुसन्धान हुनु पनि जरुरी छ र यस्ता किसिमको अपराधहरूको अवेरनेसको प्रोग्राम पनि चलाउनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ अवश्य पनि अपराधीहरूलाई त तपाईँले चारवटै बालिका बलात्कार गर्नेलाई समात्नुमा यो तपाईँहरू सफलता हुनुभयो अब जनस्तरबाट र प्रहरी हातेमालो गरेर तपाईँले भने जस्तै एउटा जनचेतनात्मक कार्यक्रम गर्नु स्योर स्योर स्योर प्रेमजी अब हामीले निकट भविष्यमै police public hand in hand प्रोग्रामहरू सञ्चालन सञ्चालन गरेर यस्ता किसिमका अवेरनेसको प्रोग्रामहरू सञ्चालन गर्ने सोच राखेका छौँ हस्त धन्यवाद थ्याङ्क यू भेरी मच प्रहरी प्रमुख लम्सालले भने झै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ र त्योभन्दा ठुलो कुरा अब अभिभावकले आफ्ना छोराछोरीलाई निगरानी राख्न पनि जरुरी छ त्यस्तै बालिका वा महिलाहरू पनि बडो सजग भएर हिडडुल गर्न पर्ने देखिन्छ एक्लै दोक्लै वन जङ्गलको बाटो नहिँड्ने साँझको समयमा बाहिर कम निस्किने अनि जिस्किन खोज्नेहरूसँग बढी नझ्यामिने र अभिभावकको कुरालाई शिरोधार्य गर्न सके त्यस्ता हिंसक पुरुषबाट बस्न सकिनेछ यस्ता कुराहरूमा सबै सचेत हुनुपर्ने भयो होइन र अब सुनौ कम्मर दुख्ने बिमार लागेकी महिलाको गुप्त अङ्गमा झारफुक गर्ने एक धामीको भण्डाफोर सम्बन्धी यो रिपोर्ट गत दुई वर्षदेखि गएको दसैँ ताकासम्म तम्गासको एक होटेलमा एकजना धामी कहाँ हेराउन आउनेहरूको अपार भिड लाग्ने गर्दथ्यो दिनको डेढ दुई सय रुपियाँ कमाउन कसैले ढुङ्गामा घन बजार्नु पर्छ त कसैले गिटी बालुवासँग लड्नु पर्छ भने स्वादा दोरी काम्लोमा बस्यो फलफुल अनि कुखुराको भाले समेत ढाल्दै दिनको चार पाँच सय रुपियाँ सजिलै कमाउन पाइन्छ भने कुन चाहिँले त्यस्तो धामी पेसा छोडोस् र ती युवाले पनि छोडुन् ती युवा अर्थात् अर्खाँचीको मरेङ दुईका रामबहादुर नेपालीले गुल्मी अर्खाँची र बागलुङसम्मका बिरामीहरूको निकै विश्वास जितेका थिए र टन्ना पैसा समेत कमाएका थिए तर उनी कसरी अहिले त्यहाँबाट विस्थापित भए त भन्ने कुरा तमगासका सीमितलाई मात्र थाहा छ तर धेरैलाई थाहा छैन कि उनलाई तमगासबाट विस्थापित गराएकै ओजेलका खबरले हो जब उनले होटेलको त्यो बन्द अँध्यारो कोठाभित्र गर्ने गरेको कालो कर्त प्रस्तुत सम्बन्धी रिपोर्टिङ हामीले सुरु गर्यौं तब उनी भागेर हिँडेका हुन् तिमीले अब त्यो पेसा गर्नै हुँदैन बरु अरू पेसा गर छाडा त्यो पेसा भनेर सम्झाएका थियौं उनलाई लागेको आरोपका सम्बन्धमा धेरैचोटि प्रतिक्रिया मागियो तर उनले सधैँ म तमगास आउँछु र प्रतिक्रिया दिउँला भन्दै हामीलाई टारिरहे त्यसरी एकाएक हामीसँग भाग्दै र टाढिँदै गएका रामबहादुर नेपालीको चलाखाई के थियो भने आफूले प्रतिक्रिया नदिए दिए उनको त्यो करतुत ओजेलका खबरमा प्रसारण हुँदैन भन्ने तर हामीले अहिले उनको प्रतिक्रिया बिना नै उनको त्यो करतुत भण्डाफोर गर्न बाध्य भएका छौँ किनकि फेरि उनी विस्थापित त्यस धामी पेसालाई बुर्तिबाङमा झुटो परिचय दिएर स्थापित गर्दैछन् भन्ने बुझिएको छ जसले धामी काम मात्रै गरेको भए यही तमगासमै र राम्रो कमाई पनि गर्दथे तर उनले झारफुक गर्ने नाममा महिलासँग यौन हिंसा गरेको कुरा जब गुल्मीकै एक महिलाले यस ओजेलका खबरमा रेकर्ड गराइन् तब उनी त्यहाँबाट भागेर हिँडेका हुन् उक्त रेकर्ड हामीसँग सुरक्षित छ मात्र उनको प्रतिक्रिया छैन कहाँ छन् त भनेर हामीले पछ्याउँदै जाँदा बागलुङको बुर्तिबाङमा पुगेर उनले सोही पेसा गरेको चाल पायौँ उनले अरू जेसुकै पेसा गरून् मतलब छैन तर त्यो धामी पेसा उनलाई गर्नै दिनुहुन्न ताकि भोलि तपाईँ हाम्रा दिदी बहिनी वा आमा उनको गिद्ध दृष्टिको शिकार बन्न सक्ने छन् वास्तविक काम गर्ने मान्छेले आफ्नो नाम थर पनि वास्तविक दिन्छ तर उनले गणेश क्षेत्र मन्त्री परिचय दिएका छन् भन्ने बुझिएको छ कोठामा बिरामीलाई झारफुक गर्ने पारा तमगासमा जस्तै छ भन्ने सुनिएको छ माया प्रेमका कुरा अलि बढी नै गर्छन् भन्ने समेत बुझिएको छ अध्यारो कोठाभित्र एक एक जनालाई बोलाउने अरूलाई छिर्न नदिने उनको पुरानो क्रियाकलाप समेत कायमै छ भन्ने जानकारी प्राप्त भएको छ उनको निगरानी बढाइराख्न हामीले सामुदायिक रेडियो ढोर पाटनकी स्टेसन म्यानेजर शान्ति छन्त्याललाई आग्रह गरेका थियौँ उहाँ तिनै धामी कहाँ भयो अत छन्तालले के भयो त हामी उनै पत्रकार छन्त्यालसँग टेलिफोन सम्पर्कमा छौँ शान्तिजी अहिले मैले सुन्दैछु कि बुर्तिबाङमा एकजना युवा धामी आउनु भएको छ अरे होइन कुन होटेलमा बस्नु भएको छ होटेल होइन कि उहाँ चाहिँ बुर्तिबाङको तारिक खेतमा एउटा कोठा भाडामा लिएर बस्नु ए कोठाभित्रै हो हेराउने एक दिन तपाईँको हेर्न जानुभएको थियो के के पाउनु भयो हेर्न जाँदाखेरि खास त्यस्तो केही पनि पाएको थिएन उसको चाहिँ त्यो हेराउने टाइम चाहिँ लगभग सकिसके रहेछ हेराउने टाइम सकिसकेकोले म पनि हेराउने भनेर चाहिँ गएको थिएँ तर त्यो टाइममा चाहिँ मलाई अवसर तर मिलेन पछाडि जाँदाखेरि पनि मिलेन उसलाई भेटिनँ त्यस पछाडि अहिले चाहिँ गएको अनि उहाँ चाहिँ नयाँ वर्ष मनाउनलाई घर गइसक्नु ए अनि नाम चाहिँ के बताउनुहुन्थ्यो उहाँले उहाँले नाम चाहिँ गणेश छेत्री बताउनु भएको थियो के रे के रे गणेश छेत्री बताउनु अनि घर चाहिँ कहाँ घर अर्को खाँची बताउनुहुन्थ्यो यहीँनिर भन्नु भन्ने उता भएन हजुर हजुर होइन भन्नु त भएन तर अर्को साँच्ची हो भनेर भन्नुभएको थियो भर्खरको युवा हुनुहुन्छ हल्का भर्खरको एकदम युवा हुनुहुन्छ ए अनि कपाल पाल्नु भएको छ कि छैन हल्का हल्का माथिको पाल्नु भएको ए अनि महिलाहरूको त निकै भिड छ अरे नि है खास गरी यो ज्योतिष अलिकति यो विश्वास भएको हुनाले पनि होला महिलाहरू चाहिँ अलिकति त्यहाँ हेर्ने हुन्छ हेर्ने जुन हात लगाउने टाइममा भन्ने कुरा गरिरहेको स्थानीय बासिन्दाहरूले अनि उहाँले आफ्नो वास्तविक नाम किन दिनु भइन्छ भने खै वास्तविक नाम चाहिँ अथवा मैले चाहिँ तपाईँको नाम के हो नि भनेर सोधेको अनि त्यस पछाडि उहाँले चाहिँ गणेश छेत्री भन्नुभएको थियो त्यस पछाडि चाहिँ मैले चाहिँ गणेश छेत्री नै होला भन्ने भन्थाने अनि तङ्गासबाट त्यहाँ जानलाई चाहिँ दस पन्ध्र मिनट मात्रै लाग्छ गाडीमा भन्नुभएको थियो ए तङ्गासबाट हो तङ्गासबाट धेरै लाग्दैन ठिक भन्नुभएछ अनि एक्लै एक्लै महिलाहरू कस्तो पाले पालो भित्र लाने के छ चलन के गर्नुहुन्छ अहिले उहाँले पालो पालो भित्र लाने त्यो त त्यही नै हो जस्तो पालो कुरेर बस्नु गर्नुपर्छ कि उहाँले चाहिँ त्यही आफ्नो बस्ने कोठामा नै हेराउनुहुन्छ ए अँ यो तमगासमा हेराउने मान्छे अहिले बुर्तिबाङ पुग्नु भएको छ अरे भनेपछि मैले सामुदायिक रेडियो ढोरपाटन कि तपाईँ शान्ति छन्त्यालसँग कुराकानी गरेको हुँ र उहाँका बारेमा केही महिलाहरूले गुनासो गरेका थिए यदि उहाँ नै त्यो हो भने कृपया तपाईँहरूले केयर गर्नुहोला है हस् जानकारीका लागि पत्रकार शान्ति छन्त्याललाई पनि थाहा छैन कि उनले बन्द कोठाभित्र हेराउन गएका महिलालाई कस्तो व्यवहार गर्छ गर्छन् भन्ने कुरा त्यो कुरा मलाई र तम्गासका केही मानिसहरूलाई मात्र थाहा छ भैगो नि त धामी काम नै छाड्छ भने प्रसारण नगरिदिनु नैसेत पाइहाल्यो भन्ने सुझाव पनि हामीलाई दिनेहरू हुनुहुन्थ्यो तर फेरि उनले त्यही पेसा त्यही तर्तिपले गर्छन् भने अब भने रोक्नु हुँदैन ताकि गुल्मेकी एक महिला जस्तै त्यहाँका महिलाहरू पनि यौन हिंसाको शिकार हुन नपरोस् भनेर आज हामी उनको कर्तुत भण्डाफोर गरेका हौ ती धामी रामबहादुर नेपालीले रात रूपमा झारफुक गर्न बोलाउने गरेको गुल्मीकी एक महिलाले हामीलाई नाम ठेगाना नबताउने शर्तमा खुलासा गर्नु भएको छ एघार बजे मात्रै झारफुक गर्न मिल्ने त्यो कस्तो खालको कम्मर दुखाइ हो र धामीको झारफुक पनि खै कस्तो खालको हो बोलाउने धामीको नेत प्रष्ट देखियो तर जाने महिला भने बिचरी साह्रै सोझी भएर होला राति एघार बजे तिनै धामीको कोठाभित्र पसिन र तल्लो पेटदेखि तलको कपडा धामीले खोल्न लगाएपछि उनले पनि खोलिन् उनी नग्न भइन् अनि धामीले आफ्नो झारफुकको नाटक मञ्चन गर्न थाल्यो त्यसपछि ती महिला भन्छन् अरू त केही गरेन प्रयास चाहिँ गरेको हो सुनौ उनीसँग टेलिफोनमा गरिएको कुराकानी सबै भन्नुहोस् त के भयो हजुर हजुर हजुर हजुर हजुर हजुर बाबाहरू अनि तेर्सो र रातो भाले लिएर आउँछ होइन हजुर अनि मैले भाले लिएर गएँ अन्त टिकेर आउनुपर्छ भनेको बाबा बकरी काटेर आउनुपर्छ तपाईँको माइन गर्न होइन हजुर हजुर अनि मैले भने हुन्छ त्यसो भए ठिक हुन्छ त मलाई भने मैले झारको गऱ्यो तपाईँलाई दुई जोर झार्नुपर्छ आउनुपर्छ भने अनि मैले छोरी मम्मीलाई सोधेँ अनि मम्मी पनि आउनुभयो त्यो पहिला जति हुन्छ राम्रो हुन्छ अरे भन्नुभयो र अब एउटा जातिलाई लिएर गएको थिएँ अनि जाँदाखेरि राति चाहिँ जोतिर झार्ने भन्नु राति एघार बजी उठाउनु एघार बजी उठाउ झार्ने भने होइन एउटा कुरा सोधिहाले तपाईँलाई कि कति गतिको कुरा कति बजेको समयमा हो राति ल भन्नुहोस् त ए हजुर हजुर तपाईँ विवाहित कि अविवाहित अनि विवाहित तपाईँको श्रीमान कहाँ हुनु कति वर्ष भयो अनि तपाईँका छोराछोरी नभएर अथवा के भएर जानु भएको खास चाहिँ राति बजी पठायो लगभग बाह्र बजीमा तपाईँ किन रातिमा जानुभयो राति नै गर्नुपर्ने काम हो ए तपाईँ दिउँसो जानुभएको थियो पहिला चाहिँ दिउँसो जानुभएको थियो पछि रातिमा गर्ने काम भन्यो गर्थ्यो हजुर अनि त्यसपछि यस्तो गर्न अब अनि लाग्छ कि लाग्दैन मैले मान्नु पऱ्यो अनि झारपुस गर्नुभयो आउँछु भनेर म गएँ अनि राति बाह्र बजी जानुपर्ने अनि